साथी र सङ्गी भेट्नुलाई स्वदेश बस्ने दिदी बहिनी साथी र सङ्गी भेट्नुलाई मन थियो लोचर मान्नुलाई आफ्नै गाउँ घर आउनुलाई मन थियो लोचर मान्नुलाई आफ्नै गाउँ आफ्नै भाषा आफ्नै गाउँ नेपाल भूमिमा टेक्न पाऊ జగనామా